नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको बसिरहनु भएका हिमाल पहाड तराई घरको लेख बेसीसम्मका सम्पूर्ण श्रोता साथीमा प्राविधिक साथी खिमानन्द शर्मासँगै म तपाईँकी दुःख सुखको सहयात्री साथी देवकुमार ओलीको तर्फबाट श्रोता यो कार्यक्रम यहाँहरूकै प्यारो स्टेसन रेडियो सानी फेम एक सय थप्लो आठ उनानब्बे थप्लो दिमी घाँसबाट अनि इन्टरनेटको पहुँचमा आउने श्रोताले हामीलाई रेडियो भेरी डट कममा लगइन गरेर पनि संसारीभर एकैसाथ सुनिरहनु भएको छ साथी यो कार्यक्रम तपाईँ हाम्रै मेला पातो वन पाखा लेक बेसी उकाली उराली भन्ज्याङ चौतारीमा गाई बाख्रा चराउन घाँस काट्न अनि घट्ट पसल जाँदै गर्दा गाइने सुख दुःख मिलन बिसोटका भाका लोक भाकाको कार्यक्रम कार्यक्रम आफ्नै पाखा आफ्नै भाका हरेक दिन अपराह चार दसदेखि बेलुकी पाँच बजीसम्म तपाईँको माझमा फरक फरक श्रृङ्खला लिएर आउने गर्दछ श्रोता साथी जाडो निकै नै बढ्यो नि है एक दुई दिन अगाडि पानी पऱ्यो आजकल त निकै नै जाडो भएको अवस्था छ साथीसँगै आज शुक्रबार हो आज शुक्रबारको श्रृङ्खला साताका उत्कृष्ट दस लोक भाकामा यहाँहरूकै प्रत्यक्ष मतको आधारमा चयन गरिएका एकदेखि दस नम्बरमा परेका लोक भाका सुन्न पाउनुहुनेछ अर्थातै साताका लोक टप टेन सुनाउनै पालो भएको छ आज तपाईँले रोजेर पठाउनु भएका भाका कति स्थानमा पर्छन् सुन्नको लागि रेडियोको भोलम अलिकति ठुलो बनाउनु होला रमाइलो कुराकानी गरौँला तपाईँले आफ्नो मोबाइलको म्यासेज बक्सामा गई आफ्नै पाखा आफ्नै भाकाको छोटो रूप पिएच टाइप गरी पूर्ण स्पेस छोडेर आफूलाई मन परेको गीत र नाम ठेगाना लेखी अन्ठानब्बे शून्य छ छब्बिस सोह्र एघारमा एसएमएस गरी पठाएका लोक भाकाको शीर्षकहरूबाट नि प्रतिशतको आधारमा आज पनि हामीले दसवटा मिठा भाका चयन गरेर लिइसकेका छौँ है लिइसकेका छौँ पक्कै पनि आशा छ कार्यक्रमको अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ भन्ने निकै नै साथीहरूले यतिखेर विदेशमा रहेर सुनिराख्नु भएको छ अनलाइनमा कति साथी ग्वाला जानु भएको छ होला पानी पर्यो कति साथीले आलु पिरालु पनि लगाउन थाल्नुभयो होला नि है जहाँ हुनुहुन्छ लेख लेखमा हिउँ पऱ्यो होला कतै कतै असाध्यै रमाइलो भएको छ होला गाउँघरतिर अब चाहिँ पानी नपरेर हैरान हुनुभएका कृषक साथीभाइहरू पनि यतिखेर अब चाहिँ गाउँ छर्नुपर्छ है भनेर कम्मर कसेर लाग्नु भएको छ होला ठिकै छ योचोटि पर्छ जसो हुन्छ तसो हुन्छ निकै नै रमाइलो गरौँला अब सुन्तला पनि पाक्ने टाइम हुन थालेको छ अब तिहार पनि नजिक नजिक आइरहेको छ दसैँलाई त हामीले विदाय गऱ्यौँ है रमाइलोसँग कतिले मनाउन पाउनुभयो कतिले मनाउन पाउनु भएन कतिले दुःखमा कटाउनु भयो कतिले सुखमा सालमा कटाउनु भयो जसरी कटाउनु भयो जसरी मनाउनु भयो ठिकै छ यो साल जस्तो भयो त्यसैमा मन बुझाउँ अर्को साल एकदम रमाइलो गरौँला दुःख कष्ट कसैलाई नपरोस् सधैँ सधैँ हाँसिराख्नु परोस् यो चाहिँ कामना गर्छौँ हामी यताबाट अब भने यो साता हामीलाई सबैभन्दा पहिले एसएमएस गर्नुभएको साथीको नाम र फोन नम्बर सहित ठेगाना पनि भनिदिन्छु म यहाँनिरबाट धेरै माया गर्ने साथी हुनुहुन्छ शून्य शून्य सन्तानब्बे तेत्तिस छेपन्न अन्ठाउन्न शून्य सडसठी मोबाइल नम्बरबाट नरेन्द्र कुमार रावलले पेउखा दुई सालगारी रुकुम घर भई हाल बहराइनबाट एसएमएस गरेर पठाउनु भएको थियो सबैभन्दा पहिले नरेन्द्र कुमार रावलाई धेरै धेरै धन्यवाद कहिलेकाहीँ त ड्युटी छोडेर पनि रेडियो सुन्न पो थाल्छु त म त भन्नुहुन्छ उहाँले निकै नै खुसी लाग्छ उहाँको ड्युटी कार्यक्रम सकिने बित्तिकै सुरु हुन्छ अरे पहिले चाहिँ अब नाइट ड्युटीको तयारी गर्दै गर्दा कार्यक्रम सुन्न पाइन्छ खुसी लाग्छ भन्नुहुन्छ अनि सबैभन्दा पछि एसएमएस गर्नुभएको थियो अन्ठानब्बे चार उनासी चौतिस सात सय उन्नाइस मोबाइल नम्बरबाट सङ्गीता विवश र कविता अनुरागीले मुरुतिन रुकुम घर हाल किर्तिपुर काठमाडौँबाट आजकल त घर आउनु भएको होला उहाँलाई पनि धेरै धेरै धन्यवाद नरेन्द्र कुमार रावल सङ्गीता विवसे र कविता अनुरागी लगायत कार्यक्रममा एसएमएस गरी पठाउने तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद छ है धन्यवाद छ तपाईँ पनि आउँदो श्रृङ्खलामा सहभागिता जनाउन चाहनुहुन्छ भने आफ्नो मोबाइलको म्यासेज बक्समा गई आफ्नै पाखा आफ्नै भाकाको छोटो रूप पिएस टाइप गरी पुन स्पेस छोडेर आफूलाई मन परेको गीत र नाम ठेगाना लेखी अन्ठानब्बे शून्य छ छब्बिस सोह्र एघारमा एसएमएस गरेर पठाउन सक्नुहुनेछ यी त भए आज हामीलाई एसएमएस गरी पठाउने श्रोताको नाम र तपाईँले एसएमएस गरेर पठाउनु पठाउनुभएका सबैभन्दा सुरुमा र सबैभन्दा पछि एसएमएस गरेर गीत रोजाइमा पार्ने साथीहरूको नाम अब भने धेरै यताबाट नबोलाउँ होला है तपाईँलाई गीत सुनौँ सुनौँ लागेको होला यो मान्छे कति बोल्छ नबोल्याउने हुँदो भन्ने लाग्छ हो तपाईँलाई ठिकै छ लाग्छ भने म धेरै बोल्दिनँ अब तपाईँको माझमा निकै नै मिठा भाका बजाउनतर्फै लाग्छु म अब भने तपाईँको माझमा राख्न चाहन्छु दस नम्बरमा रहेको साध्यै मिठो भाका छ खुमन अधिकारी र देवी घरतीको समधुर आवाज रहेको छ भने विष्णु पानेकोलाई नन्दराम परियारको उत्कृष्ट शब्द सिर्जनामा हिम सम्झौता डिजिटल प्रणालीबाट केही समय अगाडि मात्र बजारमा आएको देउसी भैलो गीत आयो तिहार भाग दुई झिलिमिली यस्तै खालको गीत पोहोर पनि आएको थियो मनसारे हर्ष छायो सबै हुँदा भेला देउसी रे भैलो खेल्ने रहर जाग्यो नि बेला झिलिमिली देउसी रे झिलिमिली गाउँ घरै सहर देउसी रे भैलो रे खेल्नलाई सहर रहर निकै नै मिठो भाका छ अब भने सँगसँगै देउसी भैलो खेलौँ यो मिठो भाकासँगै तपाईँलाई नाच्न रहर छ भने ल रेडियोको भोलुम ठुलो बनाउनुहोस् नाच्न सुरु गरोस् म भने यताबाट गीत घन्काइदिइहाल्छु हामी गाउँदै घर बेटी बाबा बेटी आमा घर बेटी आमा मनमा साह्रै हर्ष छायो सबै देउसी भैलो खेल्ने अधिकारी र देवी घरतीको समधुर स्वर विष्णु नेपानेको लय नन्दराम प्रियारको उत्कृष्ट शब्द सिर्जनामा हिम सम्झौता डिजिटल प्रणालीबाट बजारमा आएको निकै नै देउसी भैलो गीत तपाईँको माझमा प्रस्तुत गरिसकेका छौँ हामीले यहाँबाट अब भने ढिला नगरेरै एग्यौली र गीता खड्काको समधुर स्वर महेश मल्लको उत्कृष्ट शब्द तथा लक्ष्मी मल्लको शब्द सृजनामा परदेशी छोरा सुखमा छौ कि दुःखमा पिरमा छौ कि रुँदैछौ हेरेर तस्बिरमा छोरालाई सम्झेर नरोधर र पोहोर आइन परार आइन यो साल पनि यस्तै भयो अर्को साल बाँचे भने आउँछु आमा घर सहारा नव स्थानको यो मिठो भाका तपाईँको माझमा छोरालाई बाजे पानी आउँछु आमा घर छौ आमा पिरमा के रोदैछौ हेरेर तस्बिरमा छोरालाई सम्झेर नरो थर थर ओहो राइन राईना यो साल पानी यस्तै भो अर्को साल बाजे पनि आउँछु आमा खरा ओहो राइन परा राइन यो साल पनि यस्तै भो अर्को साल बाँचे पानी आउँछु आमा खरा ओली र गीता खड्गाको समुदुर स्वर महेश मल्लको कृषलय तथा लक्ष्मी मल्लको शब्द सिर्जनामा परदेशी छोरा तपाईँको माझमा बजाएका छौँ आज नवस्थानमा रहेको थियो अब भने अत्यन्तै लोकप्रिय गायक किरण बाबु पुनको नेपाली मौलिकपणले भरिपूर्ण सिङ्गार गीत तमाख्या बैरागी सिङ्गार गीत तपाईँको माझमा बजाउन चाहन्छु स्वर किरण बाबु पुन र टिक्का पुनको रहेको छ भने शब्द चाहिँ किरण बाबु पुनका बुवा नरबहादुर पुनको लय चाहिँ बाबु पुनकै आमा गङ्गा पुनको रहेको छ पारिवारिक गीत असाध्यै रमाइलो भएका छ सौभाग्य डिजिटलको प्रस्तुतिले बजारमा ल्याएको हो यो मिठो भाका भने अब भने तपाईँको माझमा एकदमै मौलिक पो छ नाच्नौ नाचौँ खालको छ यो मिठो भाका आठौँ स्थानमा छ सुरु गरौँ है त

मिठो भाका बैरागु तमाख्या बैरागी सिङ्गार गीत तपाईँको माझमा बजायौँ हामीले किरण बाबु पुन र टिका पुनको समुद्र आवाज नरबहादुर पुनको शब्द र लय चाहिँ आमा गङ्गा पुनको रहेको थियो तपाईँको माझमा बजाएका छौँ अब आठौँ स्थानमा रहेको थियो अब भने ढिला नगरेरै सातौँ स्थानतर्फ लाग्दैछौँ हामी भगत खड्गा र तुलसी घरतीको समुद्र आवाज भगत खड्गाको लय सिर्जना र भद्रणकाल छविलाल विष्टको उत्कृष्ट शब्द सिर्जनामा म त तिम्रै मायामा टोलाउँदै हिँडेछु पिआर साठी चौन्न तिस चालिस साठी चौन्न तिस चालिस म त तिम्रै मायामा टोलाउँदै हिँडेछु दिनमा आउँछौ सम्झनामा रात परेपछि सपनामा दिनमा पनि निदमा पनि बिउजाएर तिम्रै नाम बोलाउँदै हिँडेछु तपाईँको माझमा सही अब भने यो मिठो भाका स्वीकार दिनुहोस् न हुन्छ सबै के तपाईँको माझमा भगत खड्गा र तुलसी घरतीको समुद्र स्वर भगत खड्गाको लय सिर्जना भद्रनकाल र छविलाल विष्टको उत्कृष्ट शब्द सिर्जनामा बजारमा आएको मिठो भाका तपाईँको माझमा बजायौँ कतिलाई हुन्छ हो दिनमा आउँछौ सम्झनामा कतिले सम्झनामा ल्याउनुहुन्छ कतिले रात परेपछि सपनामा पनि ल्याउनुहुन्छ अनि नितमा परेपछि बिउजेर झसङ्ग झसङ्ग बोलाउनु पनि हुन्छ है ल के गर्नु यस्तै छ मङ्सिर आउन थालेको छ त्यस्तो हुन्छ भने झ्याप सबै सम्बन्ध त गाँसिहाल्ने है तपाईँको माझमा बजायौँ सात स्थानको मिठो भाका विगत केही वर्षदेखि नेपाली साङ्गीतिक बजारमा सयौँ गीत सङ्गीतलाई व्यवस्थापन गरी अन्य म्युजिक कम्पनीको तुलनामा आफ्नो प्रस्तुतिलाई अग्रस्थानमा स्थापित गर्न सफल म्युजिक कम्पनी हो सुपारी म्युजिक प्रणाली यस कम्पनीका म्यानेजिङ डाइरेक्टर राजेन्द्र कणेल र आशा पुनमगरको समुदुर स्वर भीम मुस्कान डागीको उत्कृष्ट शब्द सिर्जना दरिवान बिक रोल्पालीको लय सिर्जनामा सुपारी म्युजिक प्रणाली प्रस्तुत गर्दछ भीम मुस्कान डाँगी रुकुमेलीको नयाँ लोक दोहोरी गीत एल्बम तिमीलाई माया गर्छु रे यी आँखाको तिमी हौ नानी तिमीले छोडे के गरौ के गरी जिउला नि कसम सानो तिमीलाई माया गर्छु साथ दिए सानोले तिम्रै भरमा पर्छु घात गरे त सानोले तटपी तटपी मर्छु तपाईँको माझमा छैटौँ स्थानको यो मिठो भाका आँखाको छोडे कसम सानो तिमलाई माया गर्छु साथ दिए सानोले तिम्रै भरमा पर्छु घात गरे त सानोले तडपी तडपी मर्छु माया तिमी आँखाको तिमी हौ नानी तपाईँको माझमा बजायौँ कसो सानो तिमीलाई माया गर्छु साथ दिए सानोले तिम्रै भरमा पर्छु घात गरे त सानोले तट्पी तट्पी मर्छु स्थानको मिठो भाका बजाएका छौँ तपाईँले भर्खरै मात्र रेडियो ट्युन गरेर सुन्दै हुनुहुन्छ भने यो हो रेडियो सानी भिर एफएम एक सय थुप्रो आठ सौ उनानब्बे थुप्रो दुई मिघास अनि हामीलाई रेडियो सानोभिरी डट कममा लगइन गरेर पनि संसारभरिकै साथ सुनिरहनु भएको छ देवी घरतिर कर्म मुस्कानको समुदुर स्वर कर्म मुस्कानको उत्कृष्टलाई तथा शब्द सिर्जनामा नटराज फिल्मस प्रणाली प्रस्तुत गर्दछ रे मिठो रमाइलो गीत समसमी नचाउने खालको लोक दोहोरी गीतै लाउरी बाउकी छोरी ढाका टोपी राते टिका लारै छेउ चस्मा नजर लाउँदा यो झिल्केले मनै भइन बसमा तपाईँको माझमा यो मिठो भाका पाँचौँ स्थानको राते टिका कालो रहेछ चस्मा नजर लाउँदा यो झिल्केले मनै भइन बसमा तपाईँको माझमा पाँचौँ नम्बरको मिठो भाका बजायौँ कुन चाहिँ भाका छ तिन नम्बरमा अनुमान लगाउनु होला म भने तपाईँको माझमा दिक्कै छु काम कुरो गराइबाट त सक्छौ भने यही स्वर आफ्नैबाट जोगाइदेऊ म आफै जोगिन्छु पराईबाट त सचिन चन्द र देवी घरतीको समुदुर स्वर लय शब्द चाहिँ शिव सुविधिको एल्बम चाहिँ सचिन चन्दको सचिन चन्द अहिले हुनुहुन्छ जापानमा तर उहाँको घर चाहिँ पिपलको लागिमा पर्छ उहाँलाई अहिले असाध्यै दुःख परेको छ उहाँका बुवा बित्नु भएको छ केही दिन अगाडि तर उहाँले चाहिँ निकै नै दुःख प्रकट गर्नुभएको छ के गर्नु छोरो भएर पनि बुवाको कर्तव्य निभाउन só que, né, टाढा छु न त लास नै बोक्न सकियो न त दागबत्ती नै दिन सकियो न त क्रिया नै बस्न सकियो दुःखी कर्म यस्तै रहेछ दुःखले कहिले नछोड्ने भयो अब के गर्नु यस्तै खालका गीत सङ्गीत बजारमा ल्याएर मन बुझाउने चित्त बुझाउने बाटो भएको छ भन्नुभएको छ ठिकै छ तपाईँको धैर्यता कहिले पनि नटुटोस् तपाईँलाई सहानुभूति छ अब मृतकप्रति हामी श्रद्धाञ्जली अर्पण गर्छौँ र दुःखमा पर्नुभएका समस्त परिवारजनमा समवेदना प्रकट गर्न चाहन्छौँ अब भने तपाईँको माझमा सचिन चन्दको एल्बमबाट निकै नै मिठो भएका दिक्कै छु काम कुरो गराइबाट त बजेको पानी छैन मित्र दिकाइछु कामको रोगराईबाट त सक्छौ भने ईश्वर आफ्नैबाट जोगाइदेऊ म आफै जोगिन्छु पराईबाट त एकै छु काम कुरो गराइबाट त सक्छौ भने हे ईश्वर आफ्नैबाट जोगाइदेऊ म आफै जोगिन्छु कराईबाट त स्वर रहेको छ सचिन चन्द्र देवी घरतीको लय शब्द शिव सुवेदीको एल्बम चाहिँ सचिन चन्द्रको तपाईँको माझमा बजायौँ अब भने तेस्रो नम्बरको मिठो भाका बजाउँछौँ हामी खुमन अधिकारी र सीता राणाको समुद्र स्वरमा नयाँ रोइला भाका रहेको छ अलिकति हँसाउने र नचाउने खालको धर्म हुन्छ ए बहिनी बटुवालाई सुताए तपाईँको माझमा अबको पालोमा यो मिठो भाका जानु पर्ने टाढै थियो भयो बहिनी राति हो जानु पर्ने टाढै थियो भयो बहिनी राति अँध्यारोमा चिप्लो बाटो नहिँडेकै जाति भोलि बिहानै उठाए धर्म हुन्छ बहिनी बटुवालाई सुताए भोलि बिहानै उठाए धर्म हुन्छ बहिनी बटुवा सुताए भोलि बिहानै उठाए धर्म हुन्छ बहिनी बटुवालाई सुताए भोलि बिहानै उठाए धर्म हुन्छ बहिनी बटुवालाई सुताए बरु मलाई राखिदेऊ न बाख्रा थुन्ने खोरमा बरु मलाई राखिदेऊ न बाख्रा थुन्ने खोरमा किन त्यसै डराए कि होइन के रे चोरमा बलियै छन् पाखुरा धन सम्हाली राख मन सम्हाली राखौँला बलियै छन् पाखुरा धन सम्हाली राख पाखुरा मन अह धर्म हुन्छ ए बहिनी बटुवालाई सुताए तिन नम्बरको मिठो भाका तपाईँको माझमा बसाएका छौँ अब भने फेरि अत्यन्तै लोकप्रिय गायक तिलक प्रिया र किरण बाबु पुनको समुद्र स्वरै अनि शब्द बाबु पुनको चाहिँ स्थानीय भाकाबाट सावार गरिएको सौभाग्य डिजिटल प्रणालीबाट बजारमा आएको पैसा रोगित बासमती चामल दुई नम्बरमा रहेको छ तपाईँको माझमा प्रस्तुत गर्न चाहन्छौँ कृष्ण जाको छोरी पेलेको हजुर खायो घोटो घोटो जिम्मल भाउको माने गाईले खोलेको पानी खायो घोटो तथा बासमती चामल हो तपाईँको माझमा बजायौँ तिलक परिया र किरण बाबु पुनको समुद्र स्वर शब्द किरण बाबु पुनकोलाई चाहिँ स्थानीय भाकाबाट साभार गरिएको अब भने हामी एक नम्बरको भाका बजाउनुभन्दा पहिले यो साता हामीलाई सबैभन्दा पहिले एसएमएस गर्ने साथीको नाम र ठेगाना त्यसै गरी अन्त्यमा एसएमएस गर्ने साथीको नाम र ठेगाना भन्छौँ सबैभन्दा पहिले एसएमएस गर्नुभएको थियो शून्य शून्य सन्तानब्बे तेत्तिस छेपन्न अन्ठाउन्न शून्य सडसठी मोबाइल नम्बरबाट नरेन्द्र कुमार रावलले पेउगा दुई सालघारी रुकुम घर बेहाल बहराइनबाट अनि सबैभन्दा पछि एसएमएस गर्नुभएको थियो अन्ठानब्बे चार उनासी चौतिस सात सय उन्नाइस मोबाइल नम्बरबाट सङ्गीता विवश र कविता अनुरागीले मुरुतिन रुकुमबाट सबैजनालाई धेरै धेरै धन्यवाद है अब भने एक नम्बरको मिठो भाका रहेको छ तपाईँको माझमा नाचौँ नाचौँ लाग्ने खालको भाका पनि छ देउसिरी खेल्ने भाका पनि छ पशुपति शर्मा र जानकी तारामी मगरको समुद्र स्वर पशुपति शर्माको उत्कृष्ट लय तथा शब्द सिर्जनामा जानकी तारामी मगरको निकै नै मिठो तिहार देउसी भैलो गीत नरै नरै बसे उता तिमी रोइछौरी धर्केर मनी आउन सकिन फर्केर नरै नरै बस भेट हुम्लानी सँगै रुम्लानी तपाईँको माझमा तिमी रोइ ल्याउन सकिन फर्के बस आगम भेट हुम्लानी सँगै रुम्लानी तपाईँको माझमा बजायौँ अब भने छुट्टिएर जानेवाला भएको छ छुट्टिएर जानुभन्दा पहिले तपाईँ पनि आउँदो शुक्रबारको श्रृङ्खलामा सहभागिता जनाउन चाहनुहुन्छ भने मोबाइलको मेसेज बक्समा गई आफ्नै पाखा आफ्नै भाकाको सोटहरू पिएस टाइप गरी पुणे स्पेस छोडेर आफूलाई मन परेको गीत र नाम ठेगाना लेखी अन्ठानब्बे शून्य छ छब्बिस सोह्र एघारमा एसएमएस गरी पठाउन सक्नुहुनेछ अहिलेसम्म रेडियो सुनेर साथ दिने तपाईँ सम्पूर्ण श्रोता र अनलाइनमा सुनेर साथ दिने र हाँस्ने हँसाउने सबै साथीलाई मनैदेखि धन्यवाद दिन चाहन्छु है आज हामीले फोन लिएनौँ नि होइन आज बजेका गीतका स श्रोता सर्जक स्रष्टा सबै सबैलाई निष्ठ रूपमा धन्यवाद दिन चाहन्छु भोलि तपाईँको माझमा म पक्कै आउँछु सन्देश लिएर तपाईँका सन्देश तयार पारेर राख्नुहोला र मलाई प्रविधिमा साथ दिने प्राविधिक साथी खिमानन्द शर्मालाई पनि धेरै धेरै धन्यवाद दिँदै म तपाईँकी दुःख सुखको सहयात्री साथी देवकुमार ओली पनि भोलिसम्मको लागि छुटिन्छु नमस्ते शुभ सन्देह ¡Hola!